अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट सबैलाई समेटेर चुनावको वातावरण बनाउनु पर्ने एमाले वरिष्ठ नेता नेपालको भनाई चुनाव गराउन नसके मंगिरपछि खिलराज रेग्मी नेतृत्वको सरकार औचित्य समाप्त हुने एमाले नेता रायमाझीको उद्घोष संविधान सभा चुनाव सम्बन्धी ऐनका विषयमा छलफल गर्न उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्दै निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज सकिँदै सिरियाको विद्रोहसम्म स्वतन्त्र सिरियन आर्मीका प्रमुखद्वारा सरकारी आक्रमणहरूमा हेजबुल्ला समूहको संलग्नता रहेको आरोप भारतको राजधानी लगायतका मुख्य शहरमा माओवादीले आक्रमण गर्ने सम्भावना बढेको सुरक्षा निकायको दावी र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 सहमति गर्ने विषयमा छलफल केन्द्रित हुने नेताहरूले बताएका छन् विवादित विषयको सहमतिपछि मात्रै संविधानसभा चुनावको मिति घोषणा गर्ने या पहिला चुनावको मिति घोषणा गरेर मात्रै निर्वाचन ऐनमा सहमति खोज्ने भन्नेमा पनि दलहरूबीच एकमत छैन हिजो नै दलहरूले उच्च स्तरीय राजनैतिक समितिको बैठक गरेर चुनावको मिति घोषणाका लागि सिफारिस गर्ने बताए पनि बैठक नै बस्न सकेन एमालेका वरिष्ठ नेता माधव नेपालले सबैलाई समेटेर चुनावको वातावरण बनाउनु पर्ने बताउनु भएको छ सबै दलसँग सहमति जुटाएर सरकार चुनाव गराउन अग्रसर हुनुपर्छ प्रेस चौतारी कास्कीले आज आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले राष्ट्रिय सहमतिका लागि चुनाव बाहेक अर्को विकल्प नभएकोमा जोड़ दिनुभयो नेपालले चार दलको मात्र नभई सबै दलसँग सहमति जुटाएर सरकार निर्वाचनको मिति तोक्न अग्रसर हुनुपर्ने बताउनुभयो मौसम लगायत सबै वातावरण हेरेर मंगिर पाँच गते भित्र चुनावको मिति तोक्नुपर्छ पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेपालले भन्नुभयो चुनावमा सहभागी नहुने दललाई पनि सरकारले वार्ता गरेर सहभागी गराउनु पर्नेमा उहाँको जोड रहेको थियो उहाँले चार दलको सिन्डिकेटको आरोप लागेको र यो स्वाभाविक पनि भएको बताउँदै नेपालले असन्तुष्ट माओवादीलाई समेटेर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो साथै उहाँले मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीलाई चुनाव नहुन्जेलसम्म पदबाट राजीनामा दिन पर्ने परिस्थिति नभएको सुल्झाउनुभयो ए माओवादी नेता टोपबहादुर राईमाझीले चुनाव गराउन नसके मंगिरपछि खेलराज नेतृत्व सरकारको औचित्य समाप्त हुने बताउनु भएको छ उहाँले सरकारले चुनाव गराउन नसके मंगिरपछि विकल्प खोजिने र दलीय नेतृत्वमा चुनावी सरकार गठन हुने दावी गर्नुभयो चुनाव मात्रै गराउन सरकार गठन भएको हो पत्रकार सम्मेलनमा बोल्दै उहाँले खिलराज रेग्मीले सबै दल मिलेर आऊ चुनाव गराउन सरकार तयार छ भन्नु सत्ता लम्ब्याउने बाहनाबाजी गरेको बताउनुभयो मंगिरको पहिलो साता चुनाव गराउनुको विकल्प नभएको बताउँदै मंगिरपछि यो सरकार हट्ने दावी दावी गर्नुभयो देशको निकास र गणतन्त्र संस्थागत गर्नु एक मात्र विकल्प मंगिरमा चुनाव हो रामाजीले बताउनुभयो सत्ता लम्ब्याउन र निरङ्कुश हुन खोजे खिलराज एक सेकेन्ड पनि सरकारमा रहँदैनन् विकल्प खोजिने उहाँले जिकिर गर्नुभयो निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज सकिँदैछ बुधबारसम्म आयोगमा पचहत्तरवटा दल दर्ता भएका निर्वाचन आयुक्त दोलक बहादुर गुरूङले जानकारी दिनुभयो उहाँका अनुसार आजका लागि पनि दुईवटा दल दर्ताको प्रक्रियामा छन् तर सरकार विरोधी आन्दोलनमा रहेका नेकपा माओवादी लगायतका दलले भने अझै दल दर्ता गरेका छैनन् यसअघि दुई हजार चौसठी सालमा भएको संविधान सभाको चुनावमा चौरात्तरवटा दल दर्ता भएका थिए भने चौनवटाले संविधान सभामा भाग लिएका थिए निर्वाचन आयुक्त गुरूङले सरकारले अनुरोध गरेको भएको अवस्थामा भने फेरि दल दर्ता हुन सक्ने जानकारी दिनुभयो महिला अन्त्यको लागि दबाव दिने उद्देश्यले अखिल नेपाल महिला संघले राष्ट्रिय सम्मेलन गर्दैछ महिला विरूद्ध हुने सबै प्रकारको हिंसा अन्त्य गरौं समृद्ध र मर्यादित मानव समाजको निर्माण गरौं भन्ने नाराको साथ संघले काठमाडौँमा दुई दिने सम्मेलन आयोजना गरेको हो सम्मेलनको एमाले अध्यक्ष झरनाथ खनालले अहिले केबीरमा उद्घाटन गर्ने कार्यक्रम छ सम्मेलनमा महिला हिंसा अन्त्य र सशक्तिकरणको विषयमा छलफल प्रसार विभाग प्रमुख शान्ति अधिकारी बताउनुभयो घोषित चुनाव स्थगित गर्ने चलखेल भइरहेको भन्दै राजधानीमा रहेको पद्मकन्या क्याम्पसमा नेविसंघका विद्यार्थीले रिलान्सर शुरू गरेका छन् उम्मेद्वारी मनोनयनको दिन आज भए पनि मनोनयनका लागि क्याम्पसले वास्ता नगरेको भन्दै विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालय र क्याम्पस प्रशासन विरूद्ध आन्दोलनमा उत्रिएका हुन् शोभा भण्डारीको नेतृत्वमा भलमाया विक पुनम भट्ट लक्ष्मी धाल तारा थपलिया ज्योति गामदारी लगायतका विद्यार्थी नेताहरू अनसनमा उत्रिएका हुन् तोकिएको मितिमा नै चुनाव गर्ने वातावरण बनाउन तत्काल मनोनयन प्रक्रिया सुचारू नगरे थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने विद्यार्थी नेता शोभा भण्डारीले जानकारी दिनुभयो यसैबीच तालाबन्दीले उम्मेद्वारी दर्ता प्रक्रिया अवरुद्ध हुने भएपछि कार्यतालिका परिवर्तन गर्न आज दिउँसो त्रिवे कार्यकारी परिषदको बैठक बस्ने भएको छ स्रोतका अनुसार अहिले केही बेरमा बैठक बस्नेछ विभिन्न विद्यार्थी संगठनको तालाबन्दीको कारण आज सोभियो चुनावको उम्मेद्वारी दर्ता प्रभावित हुने भएको छ आगामी तेस गति हुने भनेको सोभियो चुनावका लागि आज देशभरका क्याम्पसमा उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो फर्जी विद्यार्थी ना प्रकरणमा विद्यार्थी संगठनबीच विवाद भएपछि अहिले विभिन्न क्याम्पसमा तालाबन्दी जारी छ पाँच विद्यार्थी संगठनले आह्वान गरेको बन्दको कारण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ लिम्बू विद्यार्थी मञ्च संघीय विद्यार्थी युनियन नेपाल विद्यार्थी मोर्चा नेपाल आदिवासी विद्यार्थी महासंघ र विद्यार्थी परिषदले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने माग गर्दै बन्द गरेका हुन् बन्दको कारण इटहरीदेखि पूर्व र धरान जाने यातायातका साधन चलेका छैनन् धरान र वीरता मोडबाट पहाड़ी क्षेत्रमा जाने यातायातका साधन ठप्प छन् इटहरीबाट विराटनगर र पश्चिमतिर भने यातायातका साधन चलिरहेका छैनन् बन्दको कारण पूर्वको झापा इलाम्पा संस्था ताप्लेजुङ तेह्रथुममा यातायातका साधन चलेका छैनन् बन्दकर्ताले विद्यालय क्याम्पस तथा कल कारखाना समेत बन्द गराएका छन् रूपन्देहीमा बन्द ग्राउण्ड हिँडेका नेकपा माओवादीका पचास भन्दा बढी कार्यकर्ता पक्राउ परेका छन् भैरवबाट सेक्रेटरी बन्धु चन्द र बोटोलबाट सह सेक्रेटरी शरद ओली सहितका कार्यकर्ता पक्राउ परेका रूपन्देही इन्चार्ज वसन्त श्रेष्ठले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 लडाकु संख्या तीनदेखि चार हजार रहेको अनुमान गरेको छ जनरल सैदले आफूहरू मर्दै गएको भन्दै सहयोगका लागि अपील गर्न भएको छ उहाँले सर्वसाधारण नागरिकको सुरक्षाका लागि आफूलाई हतियार सहयोग गरिदिन आग्रह गर्नुभएको छ क्युसैर शहरमा आफ्ना पन्ध्र सय मात्र सेना रहेको र उनीहरूको साथमा कमसल हत्या रहेको उहाँको भनाइ छ अमेरिकाको विदेश विभागले हेजबुल्लाहलाई आफ्ना सेना सिरियाबाट तुरन्त हटाउन माग गरेको छ जेनेवामा भएको संयुक्त राष्ट्रसंघको मानवाधिकार काउन्सिलको बैठकमा अमेरिकाले हेजबुल्लाहको सहभागिता अत्यन्तै खतरापूर्ण भएको बताएको छ भारतको राजधानी नयाँ दिल्ली लगायतका मुख्य शहरमा माओवादीले आक्रमण गर्ने सम्भावना बढेको सुरक्षा निकायले दावी गरेका छन् आउँदो महिनामा मुख्य शहरका सुरक्षाका हिसाबले कमजोर ठाउँमा आक्रमण गर्ने तयारी गरेको सुरक्षा निकायको ठहर छ केन्द्रीय गृह मन्त्रालयका एक अधिकारीका अनुसार छत्तिसगढ झारखण्ड र ओडिसाको जंगलमा रहेका माओवादीहरूको फोन वार्ताको आधारमा यस्तो जानकारी प्राप्त भएको हो गएको शनिबार छत्तिसगढमा भएको आक्रमणबाट प्रभुत्व स्थापित गर्न माओवादीलाई बल पुगेकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ध्यान आकर्षित गर्न र सांगठनिक मनोबल बढाउनको लागि आउँदा दिनमा शहरी क्षेत्रलाई लक्षित बनाउने कोसिस गर्ने सुरक्षा निकायको ठहर छ सुरक्षा अधिकारीहरूले माओवादीलाई पूर्ण रूपमा हराउन प्रभावित क्षेत्रमा अझै दुई तीन वर्षसम्म कार्यवाही अभियान चलाउनु पर्नेमा जोड़ दिएको भारतीय संचार माध्यमले जनाएका छन् माओवादी विरूद्ध अभियान चलाउनको लागि कम्तीमा पनि सत्ताइस हजार अर्धसैनिक बलका जवान तैनाथ गर्नुपर्ने उनीहरूको सुझाव छ अहिले माओवादी प्रभावित क्षेत्रमा बयासी हजार जवान कार्यरत छन् अब खेल समाचार काठमाडौँमा जारी गोर्खा कप फुटबलमा आज दुईवटा खेलहरू हुने भएका छन् पहिलो खेल सुरु भइसकेको छ आजको पहिलो खेलमा नेपाल आर्मीले टुसाल युथ क्लबको सामना गरेको छ त्यस्तै आज दिउँसो चार बजी हुने दोस्रो खेलमा मनाङ वर्साङतिर सङ्कटा बीच पनि प्रतिस्पर्धा हुने भएको छ प्रतियोगिता अन्तर्गत हिजो भएको पहिलो खेलमा एपिएफले मोफसलको बी डिभिजन लिग च्याम्पियन्स र देशभक्त युवा क्लबलाई दस एकको भारी अन्तले हराएको थियो उसका लागि राजेन्द्र रावलले चार गोल गरेका थिए त्यस्तै गरी हिजो नै भएको दोस्रो खेलमा ए डिभिजन च्याम्पियन थ्रिस्टाले आठ सिटीलाई ए पाँच एक गोलले पछि पार्दै एक खेल खेल्नु अगाडि नै अघिल्लो चरण प्रवेश गरेको छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संविधान सभा चुनाव सम्बन्धी विषयमा छलफल गर्न उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्दै निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज सकिँदै सबैलाई समेटेर चुनावको वातावरण बनाउनु पर्ने एमाले वरिष्ठ नेता नेपालको भनाई चुनाव गराउन नसके मंगिरपछि किलराज नेतृत्व सरकारको औचित्य समाप्त हुने रायमाझीको उद्घोष सिरियाको समूह स्वतन्त्र सिरियन आर्मीका प्रमुखद्वारा सरकारी आक्रमणहरूमा हेजुलाको सहभागिता रहेको आरोप भारतको राजधानी लगायतका मुख्य शहरमा माओवादीले आक्रमण गर्ने सम्भावना बढेको सुरक्षा निकायको दावी र काठमाडौँमा जारी गोर्खाको फुटबलमा आज दुई खेल हुँदै पहिलो खेलमा नेपाल आर्मी र टुसाल भिड्दै हौस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार listening to your favorite radio station, Radio Arpon, 104.5 megahertz, your perfect choice. Your perfect choice. अब मात्र वाइएससी साउन्ड सर्भिसमा लोक दोहोरी लाइभ इन कन्सर्ट धनधान्याञ्चल वार्षिक उत्सव